यतिकै अनुमान गर्नु ठिक होइन सुरुवाल वा कुर्ताको जिन्स पेन्ट वा ज्याकेटको अथवा अरू पहिरनको गोजीमा हात राखिरहेको मानिस सोचे जत्तिकै निष्क्रिय नहुन पनि सक्छ भर्खरै कामबाट फुर्सद पाएर एकछिन सुस्ताइरहेको जाडोले काँपिरहेका औँलाहरू सेकाउन उद्यमशील भइरहेको वा सोचका घेराहरू नाग्न केही बेर ध्यानस्थ मुस्कुराइरहेको यस्तो केही पनि हुन सक्छ गोजीमा हात राखिरहेको मानिस यो स्मरणीय छ गोजीमा हात राखिरहेको मानिस सधैँ गोजीमा हात राखिरहँदैन यो उसको अस्थायी सत्य मात्र हो अलिक लामो यात्रालाई पर्खिरहँदा वा कुनै सुखद आगमनको स्वागतमा उभिरहँदा अक्सर मानिसका हातहरू गोजीका बासतिर लम्किन्छन् केही ननिकाल्न वा केही नभेट्टाउन यसै पनि मानिस गोजीमा हात राख्न सक्छ प्राप्तिको आविष्कारमा कुदिरहेको समयको उत्खनन यसो पनि नहुन सक्छ गोजीको अस्तित्व एउटा सानो प्रक्रिया एउटा सानो अध्याय गोजीमा हात राख्नु अनुमान गरे जत्तिकै निष्क्रिय नहुन सक्छन् गोजीभित्र चुपचाप बसिरहेका औँलाहरू